बिहान रातमा जुन हेर्दै टोलाउँछु ताराहरूमा उसैलाई देख्छु किताब खोल्छु अक्षरबाट मन यो भाग्छ आज यो के भयो निन्द्रीले छाडिदिन्छे अनौठो यादले रहन्छ बिछौनामा एक्लै हुँदा लामो रातले सताइरहन्छ छाती मेरो भारी हुन्छ आँसु झर्छ आज यो के भयो छाडिदिन्छे उसको यादले मताउँछ बिछौनामा एक्लै हुँदा लामो रातले सताउँछ कहिले कस्तो कहिले कस्तो छातियो जले जस्तो मै हुँ भन्ने मुटु पनि उसको सामु डरे जस्तो परिहरूको जमात माने त्यही मुहार छझकिरहन्छ सिमलको भुवासरी हावासँगै मन यो उड्छ आज यो हो के भयो निन्द्रीले छाडिदिन्छ पर्छ आज यो के भयो यो कस्तो छाया यो कस्तो छाया छाया यो कस्तो छाया मेरो सामु